自得。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 आएको छ काठमाडौँको जडीबुटीमा काम गर्दै आएकी सपना बयालिस दिनदेखि बेपत्ता रहेको प्रहरीले बताएको छ सपनाको हत्यामा संलग्न रहेको आशंकामा उनीसँगै काम गर्ने अमर सिंह चालिसेलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर हनुमान ढोकाका प्रवक्ता चक्रबहादुर सिंहले जानकारी दिनुभयो चितवनको कठार गाविसमा रिक्त सचिव पदपूर्ति नहुँदा दैनिक प्रशासन सञ्चालनमा समस्या आएको छ सो गाविसमा सचिव नहुँदा छिमेकी कुमरोज गाविस सचिवले जिम्मेवारी सम्हाल्दै आउनु भएको छ यसअघिका सचिव वेद प्रसाद बचकाई बढुवा भई जिल्ला विकास समिति गएपछि छिमेकी कुमरोज गाविस सचिव राजेन्द्र मैनालीले जिम्मेवारी सम्हाल्दै आउनु भएको हो दुईवटा गाविसको काम सम्हाल्दा दैनिक प्रशासन चलाउन गाह्रो परेको कुमरोज गाविसका सचिव मैनालीले बताउनु भएको छ सचिव मैनालीले बिहान र बेलुकाको समय कठार गाविस र दिउँसोको समय कुमरोज गाविसमा दिँदै आउनु भएको छ दुईतिरको जिम्मेवारी लिँदा काम गर्न गाह्रो छ सचिव मैनालीले भन्नुभयो जनतालाई समस्यामा पारेर काम रोक्नु भएन बढी समय दिएर भए पनि काम गर्नु पर्यो यस आर्थिक वर्ष पछि मात्रै अर्को सचिव आउने भएकाले बढी समय दिएर भए पनि जनताको काम नरोकेको उहाँको भनाइ छ गाविसमा यति बेला वृत्त भत्ता वितरण योजनाको काम भइरहेका छन् वर्षाको पानी चुहिएर पर्साको ग्रामीण सदरमुकामको रूपमा स्थापित पोखरिया बजारमा रहेको पोखरी अस्पतालमा झण्डै डेढ लाख मूल्य बराबरको औषधि नष्ट भएको छ अस्पतालको नेमर्ती स्टोर भवनको झ्याल तथा छतबाट पानी चुहिएपछि स्टोर रूपमा रहेको झण्डै डेढ लाख मूल्य बराबरको औषधि पानीले भिजेर नष्ट भएको सो अस्पतालले जनाएको छ अस्पतालको भवन निर्माणमा ठेकेदार कम्पनीले लापरवाही गरेको कारण भवन निर्माण भएको एक वर्ष नबित्दै वर्षायाममा पानी चुहिएर अस्पतालमा उपचार गर्न आउने बिरामी मानिसहरू समेत हैरानीमा परेको स्थानीय परमेश्वर शाहले बताउनुभयो वर्षाको ठोरी गाविस वडा नम्बर आठ निवासी जनक खड्काको घरमा गैराती चट्याङ पर्दा दुईजना घाइते भएका छन् भने लाखौंको क्षति भएको छ वर्षासँगै परेको चट्याङले घरमा रहेको सोलर प्यानल ब्याट्री ध्वस्त बनाइदिएको छ भने घरको पनि केही भाग जलेको छ ठूलो आवाजसहित परेको चट्याङले जनक खड्कासहित निचकी बुहारी कोपिला खड्काको कानको जाले फुटेको प्रहरीले चलाएको छ घाइते दुवैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ क्यान्सरबाट ग्रसित भई निधन भएकाको आफन्तले क्यान्सर अस्पताललाई व्हील चेयर प्रदान गरेका छन् क्यान्सरका कारण बर्दिया राजापुर एकका कृष्ण प्रसाद जैसीको मृत्यु भएपछि उनका आफन्तले आज अस्पताललाई एक थान व्हील चेयर प्रदान गरेका हुन् अस्पतालमा आयोजित कार्यक्रममा कृष्ण प्रसादकी श्रीमती निर्मला जैसी र छोरी सुमन गेवालीले अस्पतालका कार्यकारी निर्देशक डाक्टर लक्ष्मीनारायण सिंहलाई प्रदान गरेका हुन् क्यान्सरको अन्तिम अवस्थामा रहेपछि उनलाई हस्पिटलमा राखिएको थियो हस्पिटलमा क्यान्सर भई अन्तिम अवस्था भएकाहरूलाई सेवा दिने गरे गरेको छ सो अवसरमा कार्यकारी निर्देशक लक्ष्मीनारायण सिंहले बिरामीका आफन्तले देखाएको सद्भाव सहयोगले नै अस्पताल सदैव अगाडि बढ्ने विश्व उहाँले अस्पतालले दिने सेवा र विकासका लागि सबैको पहल जरुरी रहेको बताउनु भएको छ सो अवसरमा अस्पतालका उपनिर्देशक विजय न्यौपाने प्रशासकीय अधिकृत नारायण महत्तो नर्सिङ विभाग प्रमुख मीना शिवाकोटी लगायतको उपस्थिति रहेको थियो अब पालो रिपोर्टको नेपालमा वर्षेनी सवारी दुर्घटनाबाट सयौंले अकालमै ज्यान गुमाउने गरेका छन् भौगोलिक बनावट र ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढिरहेका छन् जे होस् दुर्घटना हुने नदिएर अकालमै ज्यान गुमाउन नपरोस् भन्ने सबैको चाहना हुन्छ सहकर्मी सम्झना श्रेष्ठको एक रिपोर्ट पछिल्लो समयमा दिन प्रतिदिन सवारी दुर्घटना बढिरहेको छ कतिपय दुर्घटना चालकको लापरवाही त कतिपय ट्राफिकको कमजोर चेकजाँचको कारण रहेका छन् त्यस्तै नेपालको भौगोलिक अवस्थाको कारण पनि दुर्घटना भइरहेका छन् साँघुरो बाटो सवारीको चाप र प्रतिस्पर्धामा गाडी चलाउनाले पनि दुर्घटना हुने गरेका छन् प्राय चालकी लापरवाहीको कारण दुर्घटना भएको भन्ने समाचार र गुनासाहरू आउने गरेका छन् तर चालकको लापरवाहीले गर्दा मात्र दुर्घटना नहुने बताउनुहुन्छ वीरगंज पोखरा रोडका बस बस चालक शम्भु गिरी चालकको लापरवाहीले मात्रै पनि दुर्घटना हुँदैन बाटोको स्थिति यस्तो खराब छ हेर्नु अब आज बनाए बाटो भोलि फाल्टो देखिन्छ त्यसमाथि चालक साथीहरूले पनि अलिक लापरवाही गर्छन् धुम्रपान गरेर नसा पदार्थ खोलाउने पनि छन् त्यस्ता साथीहरू पनि छन् अरू पनि म चाहिँ जहाँसम्म भन्छु बाटोको स्थितिले गर्दाखेरि पनि अलिकति दुर्घटना हुन्छ अरू कारण के भन्नुहुन्छ अब बर्खा त्यहाँ हो साथीभाइहरू भर्खर भर्खर ड्राइभर छन् रोडको भिड त्यस्तै जाम त्यस्तै र साइकल अब साइकल पनि यही बाटोमा मोटरसाइकल पनि यही बाटोमा अलिक लापरवाही हिँड्छन् आफ्नो आफ्नो ज्यानको सुरक्षा नगरी पनि हिँड्छन् सानो गाडीहरू किनकि ठुलो गाडीलाई गल्ती देखाउँछन् जसले पनि विशेष गरी वर्षाको समयमा चिप्लोको कारण सवारी साधन अनियन्त्रित भई सवारी दुर्घटना हुने गर्दछन् हाम्रो देश नेपालको सडकको अवस्था निकै नै नाजुक छ साँघुरो बाटोमा सवारी साधनको चाप भने निकै नै देखिन्छ विशेष त पैदल यात्रीको लापरवाहीकै कारण सडक दुर्घटना बढिरहेको छ भन्नुहुन्छ एक सर्वसाधारण सुरेश विष्ट पैदल यात्रीहरूको लापरवाहीले गर्दा पनि धेरै एक्सिडेन्ट भएको पनि सबैभन्दा मूल जर चाहिँ पैदल यात्रीहरूको चाहिँ लापरवाही कारण गर्दा पैदल यात्रीहरूलाई थाहा छैन कुन बाटो हिँड्नुपर्ने हो कुन ठाउँबाट क्रसिङ गर्नुपर्ने हो कतापट्टि जेब्रा क्रसिङ छ कतापट्टि चाहिँ ऊ छ उनीहरूलाई कुनै ज्ञान हुँदैन ज्ञान भए पनि बुचबुचाएर हिँडेका छन् हाम्रो देश नेपालमा अब राम्रो बाटोको व्यवस्था छैन अब साङ साङ्रीको बाटो सवारी धेरै अब यो मौसमले गर्दा पनि धेरै हुन्छ यो जस्तो चिप्ले चिप्लिएको बाटो छ पानी परेको अवस्था छ यसमा आउँछ अनि ड्राइभरहरूको लापरवाही पनि अब कतै कतै पाइएको छ मानिसहरू जहिले सुके हतारमा देखिन्छन् मुखमा ढिलो भइसक्यो भन्ने शब्द अहिलेको मानिसमा थेगो नै बनेको छ त्यसैले हतार हतारमा पैदल यात्रीहरूले पनि ट्राफिक नियम ख्यालै नगरी जताभावी बाटो काट्ने गर्छन् सड़क दुर्घटना कम गर्न ट्राफिक प्रहरी भने दिनरात सड़कमा खटिरहेका हुन्छन् तैपनि दुर्घटनाहरू बढिरहेका छन् ट्राफिककै कमजोरीको कारणले मात्र दुर्घटना नहुने ट्राफिक प्रहरीको दावी छ ट्राफिक जनशक्तिको कमी र चालकहरूको अटेरीपनाको कारण दुर्घटना भएको बताउनुहुन्छ चितवनका ट्राफिक प्रहरी प्रमुख रविन्द्र श्रेष्ठ हजुर ट्राफिक जाँच चाहिँ नभएको चाहिँ होइन ट्राफिक जाँचहरू चाहिँ भइराखेको छ यो चाहिँ हदसम्म सत्य पनि हो कि हामीले जनशक्तिको अभावले गर्दाखेरि धेरै चाहिँ टेक्निकल निकाल्न सकेका छैन जनशक्ति भइदिया भयो हामीले बिहान बेलुका र जस्तो पनि निकाल्न सक्छ तर जनशक्तिको जनशक्तिको अभावले चाहिँ त्यो गर्न सकेका छैन अब निकट भविष्यमा जनशक्ति थप हो भने चाँडी पसारा र भण्डारामा पनि जनशक्ति थप गर्ने योजना छ दुर्घटनाकै कारण गन्तव्यमा हिँडेका कतिपय यात्रुहरूले अकालमा नै ज्यान गुमाउनु परिरहेको छ भौगोलिक बनावटको सुधार र ट्राफिक नियमको पालना गरे पक्कै पनि दुर्घटना न्यूनीकरण हुने थियो अनि यात्रुले सफल यात्रा गर्न पाउने थिए रातिको समयमा राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणका लागि सड़क किनारमा क्याटाई राख्न शुरू गरिएको छ अहिले पृथ्वी राजमार्गका दुर्घटना सम्भावित ठाउँहरूमा सड़कको दुवै किनारमा क्याटाई राख्न थालिएको छ दिउँसोको समयमा भन्दा सुवारी साधनहरू रातको समयमा बढी दुर्घटना हुने भएकोले रातको समयमा चालकहरूलाई सचेत गराउन क्याटाई नामक बत्ती राखिएको हो राजमार्ग क्षेत्रका अधिकांश स्थानमा बिजुली बत्ती नभएकोले गर्दा सोलरबाट चार्ज भई रातिको समयमा बलिरहने र केही स्थानमा भने सवारीका साधन आएपछि आफै बल्ने क्याटाई नामक बत्ती राखिएको छ डिभिजन सडक कार्यालय चितवनका अनुसार यस वर्ष र आगामी वर्षभित्रमा सड़कको दुवै किनारमा पहिलो रंगको रातको समयमा चम्कने क्याटाई राख्ने र अत्याधिक सवारी दुर्घटना हुने स्थलहरूमा भने सोलरबाट चल्ने क्याटै राख्ने जनाएको छ अहिले राजमार्गको धेरै दुर्घटना हुने स्थान कृष्णवीर घाट घाटबेसी घर लगायतका स्थानमा यस्तो विशेष प्रकारको बत्ती सड़कको दायाँ बायाँ राखिएको छ रातको समयमा चालकहरू तनावमा सवारी हाँक्ने र अध्यारोका कारण सवारी दुर्घटना हुने गरेको र धनजनको क्षति हुने भएकोले यस्तो दुर्घटनामा कमी ल्याउन यस्तो प्रकारको सूचक राखेर केही हदसम्म भए पनि दुर्घटना हुनबाट जोगाउन सकिने सड़क कार्यले दावी गरेको छ यसरी सवारीका साधनहरू दुर्घटना न्यूनीकरणका लागि राखिएको क्याटाई सड़कमा राखिएको केही समयमा नै चोरी हुन थालेको र त्यसलाई सड़क विभागले विशेष टोली बनाई निगरानी समेत राख्न थालेको छ दैनिक जसो बत्ती चोरी हुन थालेपछि नियन्त्रण गर्न समस्या हुन थालेको सड़क विभागले जनाएको छ नवलप्रासीमा वार्षिक साढे दुई अरब मूल्य बराबरको दूध बिक्री हुने गरेको छ पशुपालन व्यवसायमा नवलप्रासी धेरै अघि भएकोले पनि दूधको उत्पादन बढी भएको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक उत्तम आचार्यले बताउनुभयो नवलप्रासीमा वार्षिक छिहत्तर हजार मेट्रिक टन दूध उत्पादन भई बिक्री वितरण हुने गरेको आचार्यले जानकारी दिनुभयो जिल्लाको मुकुन्दपुर गाविसमा सबैभन्दा बढी दूध उत्पादन हुने गरेको र दूध उत्पादन बढाउन हरियो घाँस उत्पादनमा किसानलाई प्रोत्साहित गर्न बिउहरू उपलब्ध गराइएको पशु सेवा कार्यालयका प्रमुख शङ्कर शाहले बताउनु भएको छ भारतीय सीमा सुरक्षा बल एसएसबीले नौलप्रासीको त्रिवेणी क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाएको छ एसएसबीको उक्त निर्देशनपछि त्रिवेणीका स्थान स्थानीय बासिन्दाहरू हैरान खेप्न बाध्य भएका छन् एसएसबीले बेलुका सात बजेदेखि बिहान पाँच बजेसम्मको समयमा कसैलाई सीमामा आवत जावत गर्न नदिएपछि उपचार तथा किनमेलका लागि त्रिवेणी क्षेत्रका रूपैला कुडैया नरसिंह पकलिया र गुठी पर्सौनी प्रतापपुर जमुना लगायतका गाविसका बासिन्दा प्रमुख बजारको रूपमा रहेको भारतीय बजार वाल्मिकी नगर जान पाएका छैनन् त्रिवेणी क्षेत्रमा अस्पताल नभएकाले नेपालीहरूलाई थप समस्या परेको छ उनीहरू उपचारका लागि भारत जाने गरेका छन् नलप्रासीको स्थानीय प्रशासनले भने यसबारेमा केही जानकारी नभएको बताएको छ अब पालो अर्पण जनावजको अर्पण जनावजमा हाम्रो प्रश्न छ प्रजातान्त्रिक व्यवस्था स्थापित गर्न निश्चितको राजनीति गर्न नहुने पूर्व राजा ज्ञानेन्द्र शाहको भनाइप्रति तपाईँ के भन्नुहुन्छ ए सही विश्लेषण बी दलहरूलाई चिड्याउने बोली सी चर्चा कमाउने मेसो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 ट्राफिक खबरको साथमा फोटो पोइन्ट फोल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर एक सौरा चौक चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस पालो सामुदायिक आवाजको पछिल्लो समयमा दिन प्रतिदिन सवारी दुर्घटना बढिराखेका छन् त्यसैले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न के गर्नु पर्ला भनेर आज हामीले सर्वसाधारणलाई सोधेका छौँ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै न्यूनीकरणको लागि चाहिँ सबैभन्दा पहिला सरकारले चाहिँ सडकको चाहिँ सडकको व्यवस्था राम्रो गरिदिनु पर्यो सडक दुनियाँ ठाउँमा बिग्रेको छ भत्केको छ त्यसलाई सुधार गर्नु पर्यो त्यसपछि अनि अब जिल्ला प्रशासन हुन्छ अथवा दुनियाँ अब सङ्घ संस्था मिलेर चाहिँ अब यो हाम्रो चाहिँ जनचेतना जन जनचेतनामुखी कार्यक्रम ल्याउनु पर्यो कसरी क्रसिङ गर्ने कसरी उयो गर्ने भन्ने कुरो अर्को कुरो अब चाहिँ यातायात व्यवसायीहरूले के गर्नु पर्यो भने आफ्नो चालक सवारी चालकहरूलाई राम्रोसँग चाहिँ राम्रोसँग उनीहरूलाई प्रशिक्षण दिनु पर्यो यसरी चलाउने यसरी यहाँ यो सामान यसरी मोड्न हुँदैन भन्ने राम्रोसँग राम्रोसँगले कुन हिसाबमा चाहिँ ओभरट्याक गर्ने कुन हिसाबमा नगर्ने कतिको दुरीमा चाहिँ गाडी लाने भनेको सबै कुरो चाहिँ राम्रोसँग सिकाउनु पर्यो अब अहिले अब कस्तो अवस्था छ भने सवारी चालकहरूले अनुमति पत्र अब सरकारले अब चाहिँ राम्रोसँग नदिकन अब चाहिँ पैसाको घरमा पैसाको लोभमा चाहिँ मजासँग सवारी चालकको अनुमति पत्र दिइरहेको छ सबैभन्दा त्यो त्यो कुरो रोक्नु पऱ्यो र अथवा र अनि त्यसपछि यो चाहिँ बाटोको चाहिँ संरक्षण राम्रोसँग गर्नु पऱ्यो त्यो भयो भने सवारी जीवनीकरण हुन्छ ट्राफिक अरू टाइम टाइममा आएर रोडमा चेकिङहरू गर्नुपऱ्यो होइन अब यहाँ यहाँ कस्तो छ भने एक दिन आउँछ पन्ध्र दिन एक महिनासम्म हराउँछ ट्राफिक त्यो भयो भने मान्छेलाई लापरवाही नै हुन्छ क्या त्यो भयो भने होइन अब त्यो हुनाले ट्राफिक नियमित रूपमा बस्थ्यो भने अलिक कम हुन्छ अब पैदल यात्रीहरूले नि होस पुऱ्याउनु पऱ्यो होइन बाटो काट्दाखेरि यहाँ साइकलहरू चितवनमा अब म्याक्सिमम् साइकलहरू छ होइन मोटरसाइकलहरू पनि त्यत्तिकै छ हेर्दाखेरि बाटो क्रस गर्दाखेरि दायाँ बायाँ गर्नु पऱ्यो हेर्नु पऱ्यो होइन अब मान्छे कताबाट आज कता क्रस गर्ने हो त्यो पहिला निश्चित गर्नु पऱ्यो अनि बल्ल बाटो काट्नु पऱ्यो अनि त्यहाँबाट अब यहाँ के अरे मदिरा सेवन गरेर गाडीहरू चलाउनु भएन मोटरसाइकलहरू चलाउनु भएन त्यो पनि कन्ट्रोल गर्नु पऱ्यो अनि हेलमेट सेलमेट लगाउनु पऱ्यो होइन हेलमेट लगाएर हिँड्नु पऱ्यो मान्छेहरू त्यो नै हो ट्राफिकले अलि राम्रोसँग निगरानी गर्नुपर्छ त्यही पहिलो कुरो सडकको सुधार हुनुपर्छ होइन अब सवारी साधनको ज्यादै अब चाप बढेको छ सडक चाहिँ जुन आजभन्दा बिसौँ वर्ष अगाडि थियो त्यही स्थितिमा छ त्यसलाई पनि विस्तार गर्नुपर्छ सरकारले होइन अब त्यो भयो भने अर्को कुरो ट्राफिक सम्बन्धी जनताहरूलाई ज्ञान छैन अब कस्तो किसिमले भन्दाखेरिमा मान्छेले भन्दा त्यति ज्ञान छैन तर ज्ञान छँदै छैन विस्तृत रूपमा सरकारले एउटा योजना ल्याएर होइन कुनै कार्य ल्याएर त्यसलाई ट्राफिक नियम सम्बन्धी जानकारी गराउनुपर्छ अनि ट्राफिकले पनि कस्तो भने ट्राफिक एउटा नियम लागु हुन्छ आज आएर चौकीमा के अरे बाटोमा बस्या हुन्छ अनि भोलि आएर फेरि उसकै अगाडिबाट चाहिँ अब हेलमेट चेकिङ गर्ने लाइसेन्स चेकिङ गर्ने उसकै अगाडिबाट नभएको मान्छेहरू जाने पनि चेकिङ गरेर हुँदैन त्यो ट्राफिक सम्बन्धी नियमहरू पनि ट्राफिकले चाहिँ सधैँ एउटै किसिमले लागू गर्यो भने जनताले के सोध्छ भने ओ यो नियम भएपछि सधैँ चेकिङ हुन्छ भनेपछि उसले सधैँ आफ्नो साधनहरू युज गरेर रोडको नियमहरू पालन गरेर हिँड्ने गर्छ